संविधान कार्यान्वयनमा जुट्न दलहरूलाई प्रधानमन्त्री ओलीको आग्रह पदाधिकारीमा को जाने भन्ने विवाद बढेपछि नेपाल निजामती कर्मचारी संगठनमा कुटाकुट पद अनुसारको जिम्मेवारी नदिएको भन्दै कञ्चनपुरका स्वास्थ्य कर्मी कालोपट्टि बाँधेर आन्दोलनमा जिल्ला स्वास्थ्य कार्यालय डोटीका एक कर्मचारी आफ्नै ओछ्यानमा मृत्यु भेटिए गोली प्रहार गरी बेलायतमा एक सांसदको हत्या आइएसद्वारा चारजनालाई सार्वजनिक स्थलमा ढुङ्गा हानेर मृत्युदण्ड र युरोकप फुटबलमा आज पनि तीन खेल हुने उपाधि दावेदार जर्मनीलाई पोल्यान्डले बराबरीमा रोक्यो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियो डट कम डट एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको ध्यान आकर्षण गराउनु भएको छ संविधानको कार्यान्वयन चुनौती र जवाबदेहिता विषय गोष्ठीको आज राजधानीमा उद्घाटन गर्दै वहाँले राजनीतिक संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहमति आवश्यक भएको बताउनुभयो संविधान कार्यान्वयन नभई मुलुकले निकास नपाउने भन्दै उहाँले संविधान कार्यान्वयनका लागि लाग्न सबै दलसँग आग्रह गर्नुभयो स्वच्छ निष्पक्ष र सक्षम प्रशासन आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले प्रशासन समक्ष सक्षम भए मात्र मुलुकले गति लिने बताउनु भएको छ विकासका लागि सो व्यवस्था जरूरी रहेको भन्दै प्रधानमन्त्री ओलीले चुस्त र साधन स्रोत सम्पन्न प्रशासनका लागि सबैले ध्यान दिनुपर्ने बताउनु भएको छ कार्यक्रममा प्राध्यापक डाक्टर कृष्ण पोखरेल स्थानीय विकास पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल लगायतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो गोष्ठीमा नेपालका प्रशासन विज्ञहरूको सहभागिता रहेको छ आधिकारिक ट्रेड युनियनको पदाधिकारीमा को जाने भन्ने विवाद बढेपछि एमाले निकट नेपाल निजामती कर्मचारी संगठनभित्र आज दिउँसो कोटाकोट भएको छ आधिकारिक ट्रेड युनियनमा पदाधिकारी र सदस्य बनेर जान चाहने आकांक्षीहरूको संख्या बढेपछि एमाले निकट कर्मचारी संगठनमा विवाद चर्केको हो विवाद चर्किँदै जाँदा बबरमहल स्थित कार्यालयमा बसेको बैठकमा केही केन्द्रीय प्रतिनिधिहरूले संगठनका अध्यक्ष पुण्य प्रसाद ढकालमाथि हातपात गरेको उपाध्यक्ष केदार देवकोटाले बताएका छन् विवाद र कुटाकुट भएपछि प्रतिनिधि छनौट गर्न बोलाएको बैठक समेत स्थगित भएको छ प्रतिनिधि छनौटका लागि बैठक हिजो पनि बोलाइएको थियो तर अध्यक्ष ढकाल दिनभरि बैठकमै नाइ भागेको ढकाल पक्षले आरोप लगाएका छन् ढकाल पक्षले अध्यक्षमाथि कोटपिट भएको बताए पनि झोला भोला पोखरेल पक्षमा नेताले चाहिँ बैठकमा हातपात नभएको दावी गरेका छन् आज प्रज्ञा भवन कमलादीमा पेशागत महासंघको कार्यक्रम भएकाले बैठक स्थगित गरिएको पोखरेल पक्षको दावी रहेको छ विशेष पदस्थापन अनुसार जिम्मेवारी नदिएको भन्दै कञ्चनपुरका प्रकाश स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् सरकारले गत वर्ष विशेष पदस्थापन गरेका स्वास्थ्य कर्मीलाई हालसम्म पद अनुसारको जिम्मेवारी नदिएको भन्दै कञ्चनपुरका प्रकाश स्वास्थ्य कर्मीहरूले टाउकोमा कालोपट्टि बाँधेर जिल्ला जनस्वास्थ्य कार्यालयमा धरना दिएका हुन् जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत एक अधिकृत आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् ल्याब टेक्निसियन भीम प्रसाद पौडेल गैराती मृत अवस्थामा फेला परेका हुन् जिल्ला स्वास्थ्य कार्यालय परिसरमै बस्दै आएका पौडेललाई राति करिब आठ बजेको समयमा जिल्ला अस्पतालमा ड्यूटीमा रहेका प्रहरी जवान भुवन पालले फेला पारेका हुन् प्रहरी जवान पाल र मृतक पौडेल बस्ने कोठासँगै जोडिएका छन् मृतक पौडेलले लामो समयदेखि प्रेसरको औषधि सेवन गर्दै आएको उनका छोरा हेमन्त पौडेलले बताएका छन् सोही कारण मृत्यु भएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ पौडेलले जसो छाती दुख्यो पेट दुख्यो भन्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक रमेश मलासीले जानकारी दिएका छन् जनुनी तीन बर्दिया पुर्ख्यौली घरमै हाल कोहलपुर दुई विद्यानगर बसोबास रहेका पौडेल विक्रमसम्म दुई हजार पचास कार्तिक पन्ध्र गतेदेखि जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत रहेका थिए बाइस वर्षभन्दा बढ़ी सरकारी सेवा अवधि पूरा गरेका पौडेलको रिटायर हुनुभन्दा झण्डै डेढ वर्ष पहिले नै निधन भएको छ बैतडीका नौवटा सड़कका लागि असार एक गते अख्तियारी आएका सड़क निर्माणका योजनाहरू सम्झौता गर्न जिल्ला विकास समितिमा उपभोक्ताहरूको भीड़ लागेको छ चालू आर्थिक वर्षको एक महिनाभित्रै काम सम्पन्न हुने गरी विभिन्न नौवटा ग्रामीण सड़कका लागि दुई करोड़ पच्चीस लाखको अख्तियारी आएपछि एक दिनमै उपभोक्ता समिति गठन भएका छन् जिल्लाका नौवटा सड़कमा पच्चीस पच्चीस लाखका हिसाबले बजेट आए लगतै उपभोक्ताहरू सदरमुकाम पुगेका हुन् यस्तै केही हप्ता मात्र करिब साढे तीन करोड़ रकम बराबरको बाढ़ी पहिरो नियन्त्रणका योजनाहरू सम्झौता हुँदै सञ्चालनमा आइरहेका छन् बैतडीको हाटमा इलाका प्रशासन कार्यालय स्थापना कार्यालय मार्फत आउँदो सातादेखि सेवा सुचारू गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ हाटमा इलाका प्रशासन स्थापनाका लागि घर भाडामा लिने निर्णय भइसकेको प्रमुख जिल्लाधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभएको छ आउने सातादेखि सेवा सुचारू गर्ने हिसाबले तयारी भइरहेको उहाँले बताउनु भएको छ इलाका प्रशासन कार्यालयका लागि आवश्यक पर्ने कार्यालयका सरसमानको व्यवस्था गर्ने कार्य भइरहेको प्रमुख जिल्लाधिकारी चौधरीले बताउनु भएको छ गोपनीयता कायम नहुँदा सशस्त्र द्वन्दका क्रममा बेपत्ता भएका सुदूरपश्चिमका बेपत्ताका परिवार उजुरी दिन डराउने गरेका छन् उजुरी हाल्ने पीड़ितको नाम नै जिम्मेवार निकायबाट सार्वजनिक गरिन थालेपछि धेरै पीड़ित परिवारले उजुरी नदिएको धारणा भएर आएको छ गोपनीयता भंग हुन थालेपछि पीड़कले डर धम्की र त्रास देखाउन थालेपछि कैयौं परिवार उजुरी दिन नआएको न्यायका लागि द्वन्द पीड़ित समाज कञ्चनपुरका अध्यक्ष धर्मसिंह चौधरीले बताउनु भएको छ द्वन्दका क्रममा भएका जगन्य मानवाधिकार उल्लंघनका घटनाका रूपमा रहेका हत्या बलात्कार यौन हिंसा बेपत्ता लगायतका अक्षम्य कार्य गर्ने उम्कने सम्भावना रहेको धारणा उहाँले व्यक्त गर्नुभयो द्वन्दका क्रममा कञ्चनपुरका तीन सय सात जनाको हत्या भएको थियो विस्थापित एक सय उनानब्बे सम्पत्ति क्षति एक सय चौध र सवारी साधन क्षति बाह्र भएको थियो यसै गरी थुनामा छ्यानब्बे घाइते बाह्र अङ्गभङ्ग पचास र अपहरण आठ जनाको भएको थियो अब देश बाहिरका खबर बेलायतमा एक सांसदको हत्या भएको छ उत्तरी इङ्ल्याण्ड स्थित आफ्नो गृह जिल्लामा राजनीतिक कार्यक्रमको तयारी गर्दा गर्दै एक आक्रमणकारीले सांसद जो कोक्समाथि गोली प्रहार गरेको थियो गोली लागेर घाइते भएकी सांसद कोक्सलाई हमलाकारीले छुरा प्रहार गरेका थिए सांसद कोक्सको अस्पतालमा मृत्यु भएको हो लेबर पार्टीका तर्फबाट संसद रहेकी एकचालिस वर्षीय कोक्स लिड्स नजिकै ब्रिस्टलमा राजनीतिक बैठक गर्ने तयारीका क्रममा मारिएकी हुन् घाइते कोक्सलाई एयर एम्बुलेन्स मार्फत रिड्स स्थित अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले बचाउन सकेनन् एक बाहन्न वर्षीय व्यक्तिलाई उक्त आक्रमणको अभियोगमा पक्राउ गरिएको छ सन् उन्नाइस सय नब्बे यता बेलायतमा बहारवाला सांसद हत्या गरिएको यो पहिलो घटना हो यसअघि नर्दन आइरिस विद्रोहको विद्रोहीको आक्रमणमा इयान गो मारिएका थिए इराकमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएसले चारजनालाई ढुङ्गा हानेर मृत्युदण्ड दिएको छ उनीहरूमाथि आइएसले बेविचारको आरोप लगाएको थियो मृत्युदण्ड दिएको अवस्थामा खिचिएका केही तस्विर हालै सार्वजनिक भएको छ तस्विरमा ढुङ्गाको थोप्रोमा अतिरिक्त उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति देखिन्छ उपस्थित सयौं सर्वसाधारण मध्ये बालबालिकाको संख्या पनि उल्लेख्य पाइएको छ उनीहरूलाई शरीयत कानून अनुसार दण्डित गरिएको आइएसले जनाएको छ समाचार एजेन्सीहरूका अनुसार ढुङ्गा हान्नु अघि आइएस लडाकुले ती चारजनाको कसुर सुनाएका थिए तस्विरमा आरोपी चारजनालाई भने देखाइएको छैन अब एउटा खेल खबर युरोकप फुटबलमा आज पनि तीन खेल हुने भएका छन् साँझ पाउने सात बजे इटाली र स्वीडेन भिड्दा बेलुकी पाउने दस बजे चेक रिपब्लिकले क्रोएसियासँग खेल्नेछ यसै गरी राति पाउने एक बजे स्पेनले टर्कीसँग खेल्नेछ यसै गरी गैराती भएका खेलमा युरोकप फुटबलको पारी दावेदार जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत गैराती भएको समूह सीको खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो यही समूहको अर्को खेलमा नर्दन आयरल्याण्डले युक्रेनलाई दुई शून्यले हराएको छ जितसँगै नर्दन आयरल्याण्डले तीन अङ्क जोड्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो पारेको छ यो समूहमा चार चार अङ्क जोडेका जर्मनी र पोल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् उता समूह बीको खेलमा वेल्सलाई दुई एकले हराउँदै इङ्ल्याण्डले अङ्क तालिकाको शीर्ष स्थान कब्जा गरेको छ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक संविधान कार्यान्वयनमा जुट्न दलहरूलाई प्रधानमन्त्रीको आग्रह पदाधिकारीमा को जाने भन्ने विवाद बढेपछि नेपाल निजामती कर्मचारी संगठनमा कुटाकुट पद अनुसारको जिम्मेवारी नदिएको भन्दै कञ्चनपुरका स्वास्थ्य कर्मी कालोपट्टि बाँधेर आन्दोलनमा जिल्ला स्वास्थ्य कार्यालय डोटीका एक कर्मचारी आफ्नै ओछ्यानमा मृत भेटिए गोली प्रहार गरी बेलायतमा एक सांसदको हत्या आइएसद्वारा चारजनालाई सार्वजनिक स्थलमा ढुङ्गा हानेर मृत्युदण्ड र युरोकप फुटबलमा आज पनि तीन खेल हुने उपाधि दावेदार जर्मनीलाई पोल्याण्डले बराबरीमा रोक्यो अवस्था समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रतिनिधि सहयोगी वीरेन्द्रलाई धन्यवाद समाचार बुलेटिनबाट म भने बिदा हुन्छु नमस्कार